नेपाल म दसैँ तिहारी यो साल पनि म आउन सकिनँ सम्झी मलाई नधारे आँसु ढिका गाउँमा दसैँमा आयो फेरि दसैँ तिहारी यो साल पनि म आउन सकिन सम्झी मलाई नधारे आँसु mind.